नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र निराचन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोका र विशाल विकको हार्दिक स्वागत छ गलकोट खबर एफएम ब्यान्डमा एक सय दुई थोप्लो चार मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू गलकुटमा प्रहरीद्वारा बहत्तर नाल भरुवा बन्दुक बरामद एघार सय सात केजी चरेसको कच्चा पदार्थ नष्ट ताराखोलामा लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभिक्रिया कार्यक्रम सम्पन्न गलकुट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेइसौँ वार्षिक साधारण सभा हरिचौरमा सम्पन्न सांसद केसीकी आमाको निधनप्रति राष्ट्रिय सभाका अध्यक्षद्वारा श्रद्धाञ्जली व्यक्त र लैङ्गिक हिंसा न्यूनीकरणमा सरकारवालाको भूमिका महत्त्वपूर्ण हुने पर्नेमा जोड महाभूकम्पको पाँच वर्ष बित्दा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 गते बडीगाँत गाउँपालिका वडा नम्बर तिन सिसाखानीबाट एक थान मङ्सेर तिन गते ताराखोला गाउँपालिका वडा नम्बर चारको नागबेलीबाट चार थान मङ्सेर चार गते ताराखोला गाउँपालिका वडा नम्बर पाँच छेलदरखोलाबाट खोलाबाट छ थान मङ्सेर चार गते नै ताराखोला गाउँपालिका वडा नम्बर चार बगाले सिम ओडारबाट दुई थान मङ्सेर पाँच गते ताराखोला गाउँपालिका वडा नम्बर चार वडा नम्बर पाँच जुल्फी सामुदायिक वन बाट चारथान ताराखोला गाउँपालिका वडा नम्बर दुईको हर्पुखोलाबाट चारथान मङ्सिर एघार गते ताराखोला गाउँपालिका वडा नम्बर पाँचको सिपुबाट आठ थान ताराखोला गाउँपालिका वडा नम्बर दुईको हर्पुखोलाबाट थान मङ्सिर पन्ध्र गते गलकुट नगरपालिका वडा नम्बर दस पाण्डवखानीबाट पन्ध्र थान तथा मङ्सिर अठार गते गलकुत नगरपालिका वडा नम्बर चारको पाखापानीबाट थान मङ्सिर तेह्र तेइस गते गलकुट नगरपालिका वडा नम्बर तिन लमाईमा चार थान र मङ्सिर पच्चिस गते आज बडीघाट गाउँपालिका वडा नम्बर तिन सिसाखानी सामुदायिक वनमा एघार नालगढी बहत्तर थान भरुवा बन्दुक बरामद गरिएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ इलाका प्रहरी कार्यालय गलकुत बागलुङको कार्यालय प्रमुखको सहित असोज चौध गति गलकोट आउनुभएका प्रहरी निरीक्षक अर्जुन अर्जुन बम मल्लले इलाका अवलोकनको लागि इलाका अवलोकनको क्रममा धेरै घटनाहरू लेक तथा जङ्गलको नजिक भएको र पहिलाका घटनालाई विश्लेषण गरी त्यस क्षेत्रमा त्यस क्षेत्रमा घरेलु भरुवा बन्दुक रहेको अनुमानको आधारमा प्रहरी गस्ती र घर खान तलासी कार्यक्रमलाई तीव्रता दिनुभएको थियो स्थानीय जनप्रतिनिधि मार्फत अवैध हतियारको बारेमा स्थानीय जनताले कानुनी पक्षको हामीले सचेत बनाउने र अवैध हात हतियार खोजी कार्यलाई तीव्र पारेका छौँ मल्लले भन्नुभयो हामीले सचेत बनाएपछि वनजङ्गल छेउमा बेवारिस अवस्थामा अवैध भरुवा बन्दुक स्थानीयले फालेका फालेकोले फेला परेका हुन् अवैध हात हतियार घरमा लुकाएर राखेको पाएमा कानुन अनुसार छ महिना जेल तथा दुई लाख रुपियाँ जरिवाना हुने कानुनी व्यवस्था छ यस्तै ताराखोलामा पटक पटक प्रहरीले फाड फाड्दै आएको भागोको बोट यसपटक भने भाँगोबाट बोटबाट भागो निकालेपछि निस्केको भागोको भुसलाई प्रहरीले नष्ट गरेको छ चटनीको रूपमा प्रयोग गरिने भागबाट निस्केको भुस सरेसको कच्चा पदार्थको रूपमा प्रयोग गरिने भन्दै प्रहरीले नष्ट गरेको हो भागो चटनी हो तर भागोको बोटबाट निस्किएको भुस लाग औषध हो तसर्थ भुस नष्ट गरिएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो मल्लका अनुसार कार्तिक सत्ताइस गते ताराखोला गाउँपालिका वडा नम्बर पाँच मत्सरमा बाह्र किलो मङ्सिर चारकै चार गते मत्सरमै अस्सी किलो मङ्सिर सात गते ताराखोला गाउँपालिका वडा नम्बर पाँच सिपमा उना उनानब्बे किलो मङ्सिर आठ गते ताराखोला गाउँपालिका वडा नम्बर पाँच सिपमा तिन सय अठहत्तर किलो मङ्सिर तेह्र गते ताराखोला गाउँपालिका वडा नम्बर पाँच हेलीमा पाँच सय अडचालिस किलो गरी एक हजार एक सय सात किलो भुवागोको भोज नष्ट गरिएको हो प्रहरी निरीक्षक मल्लका अनुसार स्थानीय जनप्रतिनिधि विभिन्न राजनैतिक पार्टीका प्रतिनिधि र प्रहरीको रहबरमा भागबाट निस्केको भोज नष्ट गरिएको हो ताराखोला गाउँपालिकामा गाउँपालिका स्तरीय लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियान सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुन रोकाले लैङ्गिक हिंसा अन्त्य गर्नको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको थियो उहाँले बलात्कार मात्रै हिंसा होइन महिला हिंसा मात्रै पनि लैङ्गिक हिंसा नभएको भन्दै लिङ्गकै आधारमा हुने हिंसा लैङ्गिक हिंसा रहेको बताउनु भएको थियो कार्यक्रममा ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कणेल ताराखोला खोला गाउँपालिका वार्ड नम्बर एकका वडा अध्यक्ष यामबहादुर श्रेष वार्ड नम्बर दुईका वडा अध्यक्ष भद्रबहादुर घरती लेखा शाखा अधिकृत होमनाथ पौडेल शिक्षा शाखा प्रमुख सविता केसी महिला सञ्चालन ताराखोला गाउँपालिका वार्ड नम्बर एकका अध्यक्ष हिरादेवी पुङले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रम महिला सञ्जाल ताराखोला गाउँपालिका वार्ड नम्बर दुईका अध्यक्ष डिलमाया घरतीको अध्यक्षता कार्यपालिका सदस्य गौरीमाया गुरुङको स्वागत तथा कार्यपालिका सदस्य तेजुमाया भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो गलकुट बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको तेइसौँ वार्षिक साधारण सभाको पाँचौँ दिनको सभा हरिचौर बजारमा सम्पन्न भएको छ कोरोना भाइरस कोभिड उन्नाइसको कारण सिर्जस अवस्थालाई मध्यनजर गरी आज हरिचौर कौलिनी गैती बसाहाफात देउराली बजार लगायतका क्षेत्रको केन्द्रको रूपमा रहेको हरिचोर बजारमा साधारण सभा सम्पन्न भएको छ सभामा सहकारीका कोषाध्यक्ष सुनमाया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 अध्यक्ष तिमिल सिन्हाले भन्नुभयो तिमिल सिन्हाले शोकको यस घडीमा दिवंगत हरिकला खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै माननीय मनकुमारी केसी लगायत शोक सन्तप्त परिवारमा हार्दिक संवेदना प्रकट गर्नुभएको थियो खत्रीको सतहत्तर वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो लैङ्गिक हिंसा अन्त्यको लागि सबैको एकीबद्धता सहित सरकारवालाहरूको भूमिका प्रभावकारिता हुनुपर्ने कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् सामुदायिक सेवा केन्द्र बोर्तिवाङले आयोजना गरेको बजार र्याली तथा अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले सरकारवाला निकायले प्रभावकारी भूमिका खेल्न सके लैङ्गिक हिंसाका घटनाहरूमा कमी हुने बताएका हुन् उनीहरूले महिला हिंसा अन्त्यको लागि प्रत्येक घर परिवार व्यक्तिबाट हिंसामुक्त वातावरणको निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् महिला हिंसा विरुद्धको सोह्र दिने अभियानको सन्दर्भमा बुर्तिबाङ बजारमा उक्त कार्यक्रमको आयोजना गरिएको हो नेपालमा विद्यमान कानुनहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्दा लैङ्गिक हिंसा बढ्दै गएको र विशेष गरी महिलाहरू पीडित भएको विषयमा सहभागीहरूले विचार व्यक्त गरेका हुन् डोरपाता नगरपालिका वडा नम्बर एक बुर्तिबाङ बजारमा विभिन्न नारा सहित बजार परिक्रमा गरिएको थियो बजार परिक्रमा सहित स्वामी बोर्ड परिवर्तन चोक र इलाका प्रहरी कार्यालय बोर्तिबाङको परिसरमा कोर सभा गरिएको थियो पछिल्लो समय इलाका प्रहरी कार्यालय बोर्तिबाङमा आएका उजुरी र समग्र अवस्थाबारे प्रहरी निरीक्षक आनन्द काफले सहजीकरण गर्नुभएको थियो कार्यक्रममा सामुदायिक सेवा केन्द्र बोर्तिबाङकी अध्यक्ष दुर्गादेवी घरतीले महिलाको हक हित र वर्तमान समयमा भइरहेका विभिन्न महिला हिंसा र लैङ्गिक हिंसाका घटनाक्रम बारे बारे बोल्नु भएको थियो साथै सामुदायिक सेवा केन्द्र बोर्तिबाङकी उपाध्यक्ष दिलमाया पौवी महिला अधिकार कर्मी रूपा पौडेल र सञ्चारकर्मी मिनु बिसीले महिला हिंसा र लैङ्गिक हिंसाको बारेमा बोल्नु भएको थियो भूकम्प गएको पाँच वर्ष बित्नै लाग्दा बागलुङ जिल्लामा एक हजार पाँच सय निजी आवास उनातिस पुननिर्माण भएका छन् विक्रमसम्म दुई हजार बहत्तर सालको भूकम्पले क्षतिग्रस्त जिल्लाका दुई हजार बयालिस घरमध्ये हालसम्म एक हजार पाँच सय उनातिस घरको पुनर्निर्माण सम्पन्न भएको छ बागलुङमा हालसम्म पुनर्निर्माणको भौतिक प्रगति छ्यासठी प्रतिशत रहेको छ भूकम्पले क्षति पुर्याएका निजी आवास निर्माण गर्न बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ बागलुङले पछिल्लो समय पुनर्निर्माणले गति लिएको जनाएको छ पछिल्लो पटक नेपाल सरकारले निजी आवास पुनर्निर्माणमा लाभग्राहीले निर्माण गरेका घरहरूलाई समेत रकम दिने निर्णय गरेपछि पुनर्निर्माणको प्रगति बढेको छ जिल्लामा पुनर्निर्माणतर्फका दुई हजार चार सय बयासी लाभग्राहीको घर पुनर्निर्माण र एक सय एकहत्तर घर प्रबलीकरण गर्ने सूचीमा रहे पनि जम्मा दुई हजार तिन सय सत्र लाभग्राहीले पुनर्निर्माणका लागि र एक हज एक सय पच्चिस लाभग्राहीले प्रबलीकरणका लागि सम्झौता गरेकोमा हालसम्म एक हजार पाँच सय उनातिस घर पुनर्निर्माण र जम्मा दुई सय घर प्रबलीकरण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ बागुनका प्रमुख रेणुका कुमारी पाण्डेले जानकारी दिनुभयो निजी आवासमा छ्यासठी प्रतिशत घर पुनर्निर्माण सम्पन्न भएको छ पाण्डेले भन्नुभयो सम्झौता गरेका लाभग्राही मध्ये दुई हजार तिन सय अन्ठानब्बे घरले पहिलो एक हजार सात सय छ्यात्तर घरले दोस्रो र एक हजार पाँच सय उनातिस घरले तेस्रो किस्ता बुझेका छन् जसमध्ये मध्ये उनीहरूले छ्यासठी प्रतिशत घर निर्माण सम्पन्न पश्चातको अन्तिम किस्ता लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ बागलुङले जनाएको छ पुनर्निर्माण प्राधिकरणले निजी आवाससँगै एकीकृत बस्ती निर्माण सडक मोटरेबल पुल तथा मन्दिर निर्माण गरिरहेको छ प्राधिकरणले सत्र करोड बढी लागतमा बुर्तिबाङ खोला सडकको दस किलोमिटर सडक ग्राभेल गरेको छ उक्त सडकमा पर्ने लुकुरबन र भालुबाङ खोलामा दुई मोटरेबल पुल निर्माण गरिरहेको प्राधिकरण कार्यालयले जनाएको छ बागलुङ नगरपालिका एघार स्थित रायडाँडामा गुम्बा निर्माण गर्न समेत पुनर्निर्माण प्राधिकरणले काम अघि अगाडि बढाएको छ झन्डै त्रिसठी लाखको लागतमा निर्माण थालिएको आठ सय वर्गमिटरको गुम्बा दुई थलाक तलाको हुनेछ जिल्लाको काठेकोला गाउँपालिका वार्ड नम्बर पाँच बिउ काउलेका दस परिवारका लागि एकीकृत बस्ती निर्माण गर्न जग्गा खरिद भए पनि घर निर्माण अगाडि बढेको छैन विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकुटमा प्रहरीद्वारा बहत्तर नाल भरुवा बन्दुक बरामद एघार सय सात केजी चरेसको कच्चा पदार्थ नष्ट ताराखोलामा लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियानमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गलकुट बच्च तथा ऋण सहकारी